कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्क सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका का साथै पेट्स को आधिकारिक विक्रेता जानकारी गराइन्छ लर्निंग एकाडेमी साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र र पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero Manoranjan Kendra proudly present crime with the hit with Manas खले twenty fifth July two thousand fourteen Friday four PM onwards performance by DJ Jiwan DJ arena venue Hansa Manoranjan Kendra Ratnanagar at Sauraha Chowk for details nine eight zero two nine two zero one five zero nine eight four five one seven five four two nine event supported by creation कोही धेरै न बिबिएम बिबिएम होइन बिबिएम भनेको चाहिँ के हो ल बिबिएम भनेको ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट हो नि ए होइन यो नयाँ विषय हो कि क्या हो हो यो त्रिभुवन विश्वविद्यालयको बिबिए भन्दा पनि राम्रो र एडभान्स विषय हो अनि यो बिबिएम पढेर केटाकेटीको भविष्य कस्तो हुन्छ त ए एक सय एघार बिबिएम त अन्तर्राष्ट्रिय विषय हो बिबिएम पढेर त उनीहरू कुनै पनि वित्तीय वा अन्य सङ्घ संस्था वा कुनै पनि कम्पनीको नेतृत्व पो लिन्छन् त ए अनि यो विषय कहाँ पढ्न पाइन्छ नि यसको पढाइ चितवनमा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर क्युए प्राप्त शैली स्मृति बहुमुखी क्याम्पस रत्नगरमा हुन्छ चितुवनको अन्य क्याम्पसमा हुँदैन भर्ना चाहिँ कसरी हुन पाइन्छ भर्ना हुनका लागि कक्षा एघार पास गरेका सबैले प्रवेश परीक्षाको फर्म भर्न पाइन्छ प्रवेश परीक्षा पास गरेपछि बल्ल भर्ना हुन पाइन्छ अनि प्रवेश परीक्षा चाहिँ कहिले हुने रहेछ त प्रवेश परीक्षाको फर्म भर्ने म्याद बढाएर यही श्रावण महिना भरि छ अनि भाद्र दस गते प्रवेश परीक्षा हुँदैछ सम्पर्क शहीद स्मृति बहुमुखी क्याम्पस रत्नगर टाढी चितवन फोन नम्बर शून्य छपन्न पाँच साठी एक सय सत्तालिस पाँच एकसठी चार सय सत्तालिस र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी शून्य सत्तालिस र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न चार सय छिहत्तर सिप सिकौ आत्मनिर्भर बनौ भन्ने मूल उद्देश्यका साथ ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण कोर्सहरूका लागि cute beauty and mehndi training centre हजुर हामी कहाँ ब्युटी पार्लर ट्रेनिङ मेहेन्दी एवं नेल आर्ट स्पेसल कोर्सहरू तथा विदेश जानेहरूका लागि विशेष कोर्सको व्यवस्था छ आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क cute beauty and mehndi training centre Bharatpur Chitwan Chitwan उच्च मावि अगाडि फोन शून्य छपन्न पाँच चौबिस दुई बैसठी मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य उनान्सय मेरो सानो संसार भयो आज पुरा भारतको एवं नेपालको number one brand slick kitchen घरमा आएपछि काम पनि हुनेछ रमाइलो पानीले नबिग्रने तथा आफूले चाहे अनुसार आठ सय भन्दा बढी प्रकारका सटस मध्ये छान्न सकिनेछ लाइफ टाइम ग्यारेन्टी सहितको गुणस्तरीय कम्पोनेन्ट जडान गरी बनाइने स्लिक किचन लिन आजै जाउँ चितवन किचन कन्सेप्ट सही चोक नारायणगढ गणेश हल फोन पाँच दुई दुई सात नौ तिन यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छाबा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arabia लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस र अन्ठानब्बे चार सय छप्पन्न सत्र सात सय भारतीय विदेश मन्त्री सुषमा स्वराज आज साँझ नेपाल आउँदै सरकारद्वारा स्वराजको भ्रमणमा हुने द्विपक्षीय छलफलका एजेण्डा तय सत्ताइस वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई संविधान निर्माणमा राप्रपा नेपालको विचारलाई निषेध गर्न खोजेको आरोप झुवानी सामुदायिक पुस्तकालयद्वारा गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा अवैध निजी विद्यालयको विवरण नवलपरास जिल्लामा अख्तियारद्वारा माग अल्जेरियाको सम्पर्कविहीन जाल दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार चालक दलका छ सहित एक सय सोह्र जनाको मृत्यु र म्यान्चेस्टर सिटीका खेलाड़ी सेकु सुफानामाथि भएको भनिएको जातीय दुर्व्यवहारको विषयमा छानबिन हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थो प्रभाव समयसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रयालसँगै सुजिता हमालको समाचार विस्तारमा भारतकी विदेश मन्त्री सुषमा स्वराज तीन दिने भ्रमणका क्रममा आज साँझ छ बजे काठमाडौँ आउँदै हुनुहुन्छ उहाँको भ्रमणका क्रममा पाँचवटा विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार राजनीति सुरक्षा सीमा र सीमा व्यवस्थापनलाई पहिलो सूचीमा राखिएको छ भने आर्थिक सहयोग र पूर्वाधार दोस्रोमा परेको छ त्यस्तै व्यापार तथा पारवहन तेस्रो ऊर्जा र जलस्रोत चौथो तथा संस्कृति शिक्षा र मीडियालाई पाँचौं प्राथमिकतामा राखिएको छ यी विषयमा दुवै देशका विज्ञहरूको सहभागितामा छलफल हुनेछ तेइस वर्षपछि विदेश मन्त्री स्तरीय नेपाल भारत संयुक्त बैठकको आयोजना आयोगको बैठक बस्न लागेको हो सन् उन्नाइस सतासीमा स्थापना भएको आयोगको सन् उन्नाइस सय एकानब्बेमा दोस्रो बैठक बसे यता अर्को बैठक भने बस्न सकेको छैन बैठक भोलि दस बजे शुरू हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक धितालले जानकारी दिनुभएको छ भ्रमणका क्रममा भारतीय विदेश मन्त्री स्वराजले राष्ट्रपति प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेतासँग भेट गर्नुहुनेछ भारतीय विदेश मन्त्री स्वराजको भ्रमणलाई साउन अठार गते हुने प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको रूपमा पनि हेरिएको छ यसैबीच सरकारले भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय छलफलको एजेण्डा तय गरेको छ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वराजको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डा टुङ्गो लगाएको छ मन्त्री परिषद बैठकले आजैबाट अवकाश पाउन लागेका सचिव युवराज भूषाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढ़ीमा एक वर्षका लागि काजमा पठाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभएको छ यसैगरी बैठकले सेवाबाट अवकाश लिएका सचिव कृष्णहरी बास्कोटालाई प्रशासनिक सुधार उच्च स्तरीय समितिमा विज्ञ सदस्यको रूपमा नियुक्त गर्ने निर्णय पनि गरेको छ यस्तै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको नागार्जुन जंगलमा चौविसै घण्टा निशुल्क आवत जावतको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको रिजालले जानकारी दिनुभयो राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमण दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसर भएको बताउनु भएको छ भक्तपुरमा आज रफल संचार क्लबले गरेको अन्तर्क्रियामा थापाले सत्ताइस वर्षपछि हुन लागेको यो भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने बताउनुभयो भ्रमण अगाडि नै दुई देशीय सम्बन्धमा जस्तता देखा परेको बताउँदै अध्यक्ष थापाले भन्नुभयो राष्ट्र भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको नेपाल भ्रमणबाट दुई देशीय सम्बन्ध बलियो नहोस् भन्ने शक्तिहरू नै वातावरण धमिलाउन अविश्वासको वातावरण बनाउन खोजेका छन् यसबारे सचेत हुन जरूरी छ भ्रमणको विषयमा राप्रपा नेपाललाई बाहिर राखेर नेपाली कंग्रेस नेकपा एमाले र एकीकृत माओवादी मात्र बसेर छलफल गर्न लागेकोमा आपत्ति सुनाउँदै उहाँले तीन दलले परराष्ट्रको नीतिमा पनि अन्य दललाई निश्चित गरेर सिन्डिकेट लात्र खोजेको आरोप लगाउनुभयो धार्मिक स्वतन्त्रता र समानताको प्रत्याभूति दिन शिरोमणियल राज संस्था राख्ने विषयमा सहमति गरेर संविधान निर्माणमा सहयोग गर्न चाहँदा पनि राप्रपा नेपालको विशाललाई निश्चित गर्न खोजेको उहाँको आरोप छ संविधान निर्माणका लागि संविधान सभा बाहिर रहेका शक्तिहरूलाई समेत सहमतिमा ल्याउनु पर्नेमा भित्री रहेको दललाई निश्चित गरेर जाँदा स्थायी शान्ति नहुने उहाँको धारणा थियो नवलपरासी जिल्लामा खुलेआम सञ्चालन भइरहेका अवैध निजी विद्यालयको विवरण अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षा कार्यालयसँग मागेको छ वर्षौंदेखि अटेरी गर्दै चलिरहेका अवैध र अनियमित विद्यालयको सूची अख्तियारको पोखरा क्षेत्रीय कार्यालयले मागेको शिक्षा कार्यालयले जनाएको छ जिल्लामा कुन कुन विद्यालय अवैधानिक छन् कुन विद्यालय अनियमित छन् ती विद्यालयका संचालक सहितको सबै विवरण खुलाएर पठाउन अख्तियारले पत्र लेखेको छ अख्तियारको पत्र आउने के विवरण संकलनका लागि विद्यालय निरीक्षक र स्रोत व्यक्ति परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कुमारले बताउनु भएको छ केही विद्यालय निरीक्षकहरूले विवरण पठाइसकेको भए पनि धेरै स्रोत केन्द्रबाट विवरण आउन बाँकी रहेको छ सबै विवरण आएपछि पठाउने जेसिया कुमारले बताउनु भएको छ जिल्लामा सत्तरीवटा विद्यालय अवैध रूपमा सञ्चालन भएको कार्यालयको अनुमान छ अनुमति पाएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालयले अटेरी गरेका संस्थागत विद्यालय हेर्ने सहायक जिल्ला शिक्षा अधिकारी नगेन्द्र राजेन्द्र प्रसाद रिग्मीले बताउनुभयो रौतहटको चन्द्रपुर नगरपालिका एकमा पर्ने महेन्द्र राजमार्गको दुई छुट्टा छुट्टी स्थानमा आज बिहान भएको सुवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट गौर साँदै गरेको नाचारख आठ नौ शून्य चार नम्बरको बसको टक्करबाट एकजनाको मृत्यु भएको प्रहरले जनाएको छ मृतकको शनाखत भएको छैन यस्तै काठमाडौँबाट राजविराज जाँदै गरेको ना पाँच ख एक दुई छ नौ नम्बरको बस दुर्घटना हुँदा बाह्रजना घाइते भएका छन् उनीहरूको चन्द्रनिगापुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ पूर्वी चितुवनको बछौलीमा रहेको झुवानी सामुदायिक पुस्तकालयले गाविसमा रहेका गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ गर्भवतीहरू शत प्रतिशत अस्पतालमा सुत्केरी होस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभएको छ यो अभियान चलाएसँगै घरमा सुत्केरी गराउने महिला नभेटिएको उहाँले बताउनु भएको छ कतिपय पैसाको अभावमा छटपटाइरहेका हुन सक्छन् यस्तो जानकारी आएमा तुरन्तै एम्बुलेन्स पठाएर उद्धार गर्ने गरिएको आचार्यले बताउनु छ उपचारको अभावमा चितवनकै धेरै क्षेत्रमा अझै पनि गर्भवती महिलाको अकालमै ज्यान जाने गरेको छ यस्तो समयमा पुस्तकालयले सराहनीय कार्य गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन् यो वर्षबाट पुस्तकालयले गर्भवती महिलालाई घर घरमै पुगेर पहिचान गर्ने र उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र यदि स्वास्थ्य प्रतिकूल भए तत्कालै अस्पताल लैजान सहयोग गर्ने गरेको स्थानीयले बताएका छन् नेपाल सरकारले अस्पतालमा सुत्केरी गराउँदा महिलालाई भत्ता समेत दिने गरे पनि गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराउने र सुत्केरी गराउने समयमा मात्र अस्पताल जाने गरेका छन् यस्तो बेला बछौलीमा भएको यो अभियानले एउटा नयाँ सन्देश दिएको स्वास्थ्य स्वयंसेविका अर्चना दवाड़ीले बताउनु भएको छ सामुदायिक पुस्तकालयले समाजमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरेर नमूनाको रूपमा काम गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरको पिपुल च्वाइस अवार्ड समेत जित्न सफल भइसकेको छ पुस्तकालयले निशुल्क स्वास्थ्य परीक्षण सामाजिक शिक्षा तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ त्रिभुवन विश्वविद्यालयले प्रमेणता प्रमाणपत्र तह दोस्रो वर्ष तथा स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ त्रिवी परीक्षा नियन्त्रण कालले सार्वजनिक सूचना जारी गरी दुई सालमा संचालन गरिने स्नातक तह प्रथम वर्षमा प्रथम पटक परीक्षा दिने विद्यार्थीको नियमित तथा प्राइभेट अन्तर्गत मानविकी मानविकी कानून र शिक्षा शास्त्र संकायको परीक्षाको तालिका सार्वजनिक गरेको छ उक्त परीक्षा दुई हजार एकहत्तर भदौ नौ गते बिहान सात बजेदेखि दस बजेसम्म सञ्चालन हुनेछ त्यस्तै त्रिवी अन्तर्गत दुई सालमा सञ्चालन गरिने चार वर्ष स्नातक तह प्रथम वर्ष प्रथम पटक परीक्षा दिने विद्यार्थीको पनि परीक्षा तालिका सार्वजनिक भएको छ बल्कुले जारी गरेको सूचना अनुसार उक्त परीक्षा आगामी दुई हजार भदौ नौ गतेदेखि शुरू हुनेछ परीक्षा दिउँसो एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ त्यस्तै प्रमाण प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा पनि आगामी भदौ नौ गतेदेखि सञ्चालन हुनेछ परीक्षा एक बजेदेखि चार बजेसम्म सञ्चालन हुनेछ पत्रकारिताको विद्यार्थीको स्थलगत अध्ययनका लागि नगरकोट शैक्षिक भ्रमण गएको जनमैत्री कलेज कुलेश्वरको बस दुर्घटना हुँदा बाइसजना घाइते भएका छन् दुर्घटनामा गम्भीर घाइते भएका सातजनाको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि बीएनबी अस्पताल लगिएको छ घाइते मध्ये पन्ध्र जनाको भने भक्तपुर अस्पतालमा उपचार गरी थप उपचारका लागि शिक्षण अस्पताल महाराजगंज रिफर गरिएको अस्पतालका प्रशासन प्रमुख कृष्ण हरि गेलालले जानकारी दिनुभएको छ घाइते हुने मध्ये शिक्षकहरू किरण अधिकारी र मोदना ढकालको अवस्था भने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 तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सनाएको छ त्यस्तै भोलि बिहान र बेलुका पानी पर्न सक्ने सम्भावना रहेता पनि दिउँसो भने घाम लाग्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सचक भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार अल्जेरियाको राष्ट्रिय वायु सेवा एयर अल्जेरियाईको विमान दुर्घटनामा परेको पुष्टि भएको छ विमान बुर्किना फाँसोको सीमाबाट पचास किलोमिटर टाढा पर्ने मालीको भूभागमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बीबीसीले जनाएको छ बुर्किना फाँसोको राजधानी औगा दुर्गाबाट अल्जेरियाको राजधानी अल्जियर्सका लागि उडेको विमानमा एक सय जना यात्रु र छ जना चालक दलका सदस्य रहेका थिए उडेको पचास मिनटमा एयर ट्राफिक कन्ट्रोलरसँग विमानका चालकले ठूलो आँधी बेहेरी आएको र रूट परिवर्तन गर्न लागेको सूचना गराए लगतै विमान सम्पर्कविहीन भएको थियो मानिको सरकारी टेलिभिजनले बौलिकेसी गाउँमा दुर्घटनाग्रस्त विमान फेला परेको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ बुर्किना फाँसोका सैन्य जनरल गिलवर्ट डिएनएरले स्थानीय बासिन्दाको जानकारीका आधारमा खोजी गर्दा यात्रु र विमानका अवशेष जलेको र यत्रतत्र फैलिएको अवस्थामा फेला परेको बताउनु भएको छ विमानमा सबैभन्दा धेरै एकाउन्न जना फ्रान्सेली नागरिक थिए यस्तै बुर्किना फाँसोका सत्ताइस लेबनानका आठ अल्जेरियाका छ क्यानाडाका पाँच जर्मनका चार लक्जमबर्गका दुई तथा Cameroon Belgium Egypt Ukraine Switzerland Nigeria र मालीका एक एकजना यात्रु रहेको बुर्किना फाँसोका अधिकारीले जनाएका छन् चालक दलका छ जना सदस्य स्पेनी रहेका थिए खेल समाचार क्रोएसियाको फुटबल महासंघले म्यान्चेस्टर सिटीका खेलाड़ी सेको भोपानामा के भएको भनेको साथै दुर्व्यवहारका विषयमा छानबिन गर्ने भएको छ क्रोएसियाको एचएनके रिजेकका क्लबसँग भएको खेलमा आफ्ना मिडफिल्डर फुफानामाथि जातीय दुर्व्यवहार भएको भन्दै एक्काइस वर्ष मुनिको म्यान्चेस्टर सिटीको टीमले विस्मय खेल छाडेपछि छानबिन गर्न लागि हो क्रोएसियाको फुटबल महासंघले जातीय दुर्व्यवहारलाई आफ्नो देशले निकै गम्भीरता साथ लिने गरेको र त्यस्तो छुट हुन पनि नभएकोले छानबिन थालेको बताएको छ पछि त्यसको सत्य तथ्य वेबसाइट मार्फत सार्वजनिक गर्ने पनि क्रोएसिया फुटबल महासंघले जनाएको छ साँझ पाँच बजेको अर्पण बुलेटिन अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय विदेश मन्त्री सुषमा स्वराज आज साँझ नेपाल आउँदै सरकारद्वारा स्वराजको भ्रमणमा हुने द्विपक्षीय छलफलको एजेण्डा तय सत्ताइस वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीको भ्रमणलाई खतराको रूपमा भन्दा अवसरको रूपमा लिनुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई संविधान निर्माणमा राप्रपा नेपालको विचारलाई निश्चित गर्न खोजेको आरोप झुवानी सामुदायिक पुस्तकालयद्वारा गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा अवैध निजी विद्यालयको विवरण नवलपरासी जिल्लामा अख्तियारद्वारा माग अल्जेरियाको सम्पर्क बेन्जार दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार चालक दलका छ सहित एक सय सोह्र जनाको मृत्यु र म्यान्चेस्टर सिटीका खेलाड़ी सेको फोफानामाथि भएको भनियो जातीय दुर्व्यवहारका विषयमा छानबिन हुने अवस्था साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनि तार्याल र सुजिता हमाल बिदा हुन्छु नमस्कार यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना